रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा हरेक आइतबार रातको दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने यो कार्यक्रम मुक्तकमाला मुक्तकमाला लिएर आज पनि हामी उपस्थित भइसक्यौँ म मदन भण्डारी रहनेछु एघार बजेसम्म तपाईँहरूसँग अनि मसँग रहनुहुनेछ प्रविधि संयोजनमा कविता श्रेष्ठजी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँले मोबाइलको प्ले स्टोरमा गएर रेडियो भिजनको एप डाउनलोड गरेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ भ्रष्टाचारीले कमाउनु कुन ठुलो कुरो भोरा र भ्रष्टाचारीले कमाउनु कुन ठुलो कुरो भोरा र उनीहरू नै रमाउनु कुन ठुलो कुरो भोरा मुसोले बिरालो समाए पो खबर बन्छ बिरालोले मुसो समाउनु कुन ठुलो कुरो हो बिरालोले मुसो समाउनु कुन ठुलो कुरो भोरा कार्यक्रमको सुरुवातमा श्रोता मैले मुक्तक बोले तपाईँहरू समक्ष मुसोले बिरालो समाए पो खबर बन्छ बिरालोले मुसो समाउनु कुन ठुलो कुरो हो र यो मुक्तक प्रकाश बस्नेत गफाडीजीको मुक्तकार प्रकाश बस्नेत गफाडीजीका यिनै चुस्किला मुक्त खरबहरूसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे आजको यो वसाइमा पनि मसँग चर्चित मुक्तकारहरू हुनुहुन्छ मैले अघिल्लो साता नै तपाईँहरू समक्ष भनेको थिएँ हामी मुक्तकमालाको वार्षिक उत्सव विशेष कार्यक्रममा छौँ र अर्को साता पनि हामी देशकै चर्चित मुक्तकारहरूसँग बलाकुसारी गर्नेछौँ भनेर हामीसँगै रहनुहोला रेडियोभिजनसँगै रहनुहोला अहिले भने एउटा निकै नै मिठो गीत तपाईँहरू समक्ष राख्दैछु म यो गीत पश्चात आउँछु तपाईँहरू समक्ष आउँछु मुक्तकारहरूसँगको विशेष कुराकानी लिएर आउँछु तपाईँले चिनिरहनु भएको सुनिरहनु भएको मनमा राख्नुभएको मुक्तकारहरूसँगको भेट गराउँछु हल्लै भने यो निकै नै मिठो गीत कार्यक्रम सँगै रहनुहोस् ल वरिष्ठ गीतकार राजेन्द्र थापाजीको गीतिहरफ फोहोर साल खुसी पार्दा जतन गरी मनले टाले अरुणा लामाजीको आवाजमा मैले तपाईँहरू समक्ष राखेँ साहित्यका विभिन्न विधामा आफ्नो कलम चलाउनुभएका साहित्यकार वरिष्ठ साहित्यकार राजेन्द्र थापाजी अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ उहाँका चर्चित गीतहरू हामीले रेडियोमा टेलिभिजनमा सुन्दै आएका छौँ हेर्दै आइरहेका छौँ आज विशेष त हामी त्यही भएर पनि गीतको बारेमा अनि मुक्तको बारेमा कुराकानी गर्नेछौँ अन्य धेरै विधामा उहाँको कलमको जति तारिफ गरे पनि कम हुन्छ अहिले भने हामी उहाँसँग के कुराकानी जोड्दैछौँ श्रोता सरकारी मुक्तक मालामा स्वागत छ तपाईँलाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद मैले सोझै प्रश्न राखेँ मुक्तक लेख्दै जाँदा सर मुक्तक कस्तो हुनुपर्छ कस्तो होस् भन्ने चाह राख्नुहुन्छ तपाईँ भित्री मनले अब तपाईँको साहित्यको जुनसुकै विधा पनि कुरा त एउटै हो कि मुक्तको आफ्नो संरचना छ हामी जसलाई अहिले हामी चार पङ्क्तिको जसलाई अहिले मुक्तक अन्त अग्नि पुराणको भनाइमा त एक श्लोकमा सबै कुरा भन्न सक्ने भन्ने सकिने सबै कुरा मुक्त हो भन्न सकिने पुराणले त्यो कुरा यो चार पङ्क्तिको त सुरु पनि भएको थिएन पुराणको बेलामा त फारसमा यो चार पङ्क्ति सुरु पनि भएको थिएन होइन हुन चिनमा पनि चार पङ्क्तिमा यसरी नै लेख्ने चलन रहेछ मैले अस्ति चिनको पनि फेला पारेँ पहिले एउटा दुई त्यहाँ पनि त्यस्तै रहेछ दुई लाइनले केही परिचय दिएर चौथो तेस्रो र चौथोले अचानक झम्टा दिने चिनमा पनि चलन रहेछ होइन त हाम्रो चार पङ्क्तिमा चाहिँ झम्टा हुँदैन त्यो हाम्रो जुन सतस्पति भन्छौँ त्यसमा त हाम्रो बयान हुन्छ हाम्रो संस्कृतको पृष्ठभूमिमा त बयानबाजी हो होइन अब मुक्तकमा चाहिँ बिहान बाजी होइन कि तपाईँलाई कुरो एसा साथी भने बोलाए यता सुन्नुहोस् त भनेर बोलाएर एट्र्याक्सन गरेर तपाईँलाई थाहा पाउनु भनेर उत्सुकता जगाएर जस्तै पोहोर खुसी पार्दा मेरो गीत मैले इलाममा लेखेको के शक्तिमा लेखेको त्यहाँ पनि त हेर्नु नि तपाईँ तिन पङ्क्ति छ तर त्यहाँ हेर्नुहोस् न पोहोर साला भएछ त्यही साला भएछ यसपालि कुरा त उयो गरिरहेको छ तरिका त्यही छ होइन त मेरो गीतहरूमा पनि त्यही मुक्तकै तरिका त रहेछ नि बिस्तारै कुरा जम्मै गीतमा सम्झिनु भयो भने अब परलैज फुलहरू छोपिदेऊ तारा जुन बन्द गरेको गीतहरू त्यो याद आउने सबै त्यो लास्टमा झर्काइदिएर छ त होइन भन्नुपर्छ त्यो मुक्तकमा तपाईँले अब त्यो हाम्रो समाचार त फलो गर्नै पर्यो तर मुक्तकमा तपाईँले उत्सुकता जगाएर झर्का दिनु भएन नि मुक्तक लेख्नुको सट्टा बरु मुक्तक कविता लेख्दै भइहाल्यो किन कवितामा झर्काना पनि कविता हुन्छ नेपालमा चाहिँ नि हुन त म त कवितामा पर्छ भन्ने मेरो सिद्धान्त छ अस्ति भर्खर तपाईँले फेसबुकमा पढ्नुभयो चुनावको दिनमा चार चार लाइनको कविता चार चार लाइनको चारा कवितामा चारैमा झट्का थियो र मुक्तको एउटा फाइदा के छ भने आम मान्छेलाई पनि बुझाउन सकिन्छ आम जनता कुरा मुक्तकमा भन्न सक्यो भने चाहिँ नि मान्छे चाँडै एउटा एउटा एउटा लेखले भन्दा म लेख पनि लेख्छु मैले धेरै कान्तिपुर नागरिकहरूमा धेरै लेख लेखेको छु अन्नपूर्ण पोस्टहरूमा चार पाँच लेख लेखेको छु तर एउटा मुक्तको चार लाइनले मैले एउटा हजार वर्डको लेखभन्दा बढी मैले राजनीति मेसेज दिन सफल भएको छु मलाई थाहा छ कि त्यस कारण त्यो पनि एउटा प्लस पोइन्ट मुक्तको हामी आज छोटो कुराकानी गर्नेछौँ अनि छोटो कुराकानीमा पनि निकै गहन कुराकानी गर्नेछौँ हेर्दा हेर्दै मुक्तकले एउटा रूप बदलियो सर पहिले एउटा मुक्तक स्वतन्त्र लयमा लेखिन्थ्यो भने पोखरामा एउटा विधान बनाइयो र मुक्तक अब स्वस्थ रूपले हुर्कँदै अगाडि बढिरहेको छ तपाईँको व्यक्तिगत धारणा के छ यसमा होइन त्यो प्रोग्राममा पनि पुगे पनि तर मलाई त्यो साइन गरे पनि मलाई लाग्छ हामीले के भन्न सक्छौँ भने कसैले पनि विधान बनाउन सक्दैन मुक्त प्रतिष्ठानले चाहिँ नि मुक्त प्रतिष्ठान भन्ने जुन एउटा खडा भएको छ भोलि अर्को मुक्त प्रतिष्ठान खडा हुन्छ त्यो मुक्त प्रतिष्ठानले चाहिँ नि चार पङ्क्तिको जुन हाम्रो शैली रूपको बाहेक अरूलाई उसले उसले मान्दैन त हामीले पुरै अग्नि पुराणलाई नुहाउने भन्ने भन्ने हामीले भन्न सक्दैनौँ होइन यो प्रक्रिया अनि रुबैया शैली भने पनि रुबैया शैलीको टेक्निकल फरक खालि हामीले चार पङ्क्ति लिएको मात्रै हो त्यही शैलीमा तिनवटा फर्स्ट र सेकेन्ड र फोर्थमा काफिया प्रयोग गरेका छौँ रदी पनि प्रयोग गरिरहेका छौँ त्यति मात्रै हो अब तर के छ भने अब अहिले हामीले मुक्त भन्न चाहिँ के बुझ्नुपर्ने भने त्यही जुन रुबैया शैलीले मान्नुपर्छ अब अर्कोलाई हामीले मुक्त भन्न छाड छाडिन थालिसक्यौँ भने कविता भन्छौँ छोटा कविता जे भने कवितै हो मुक्त पनि कविता हो नि त्यसले तर मुक्तकमा के भइरहेको छ भने अहिले पहिले बिचमा पछाडि गद्य कविताको सङ्ख्या बढ्यो त्यो गजलमा बढ्दै गयो अब मुक्तको मान बढिरहेछ तर जसरी यो बढिरहेछ गद्य कवितामा बढ्दै गएपछि मन मन परि हुन थाल्यो गजल पनि भद्रगल हुन थाल्यो खालि आउन सानी गरन भए भन्थे बाले होइन यस्ता यस्ता कुरा संसारमा यस्ता गजलहरूमा यस्ता चिज हुँदैन गजल धेरै गहिरो हुन्छ हल्का कुरालाई पनि गहिरो तरिकाले भन्छ गजलमा पनि मुक्त पनि त्यही हो तर यहाँ मुक्त के भइरहेछ चिप कुरालाई गरेरलाई खालि त्यो पनि चिपै त्यो त शृङ्गार पनि भन्न सकिन्छ तर क्लाइमेक्समा पुऱ्याएर भन्नुपर्छ क्या त्यो चाहिँ कमी हुँदै गइरहेछ म त यो फ्रेङ्कली तर बर्सातमा पानी नआइकन त पानी आएर चाहिँ फोहोर हुन्छ बगाएर लान्छ तर त्यही बर्सातमा पानी आएको हुनाले हिउँदमा पनि पानी सङ्ग्लो हुन्छ भने त एक दिन त सङ्ग्लो भइहाल्ला होइन तर के यो हो गजल र मुक्तकमा नेपालमा हामीसँग यो मानक भन्ने छैन किनभने मानक लेख्नेको मानकै छैन किनभने एउटा उदाहरण दिनलाई यस्तो हुनुपर्छ भनेर किताबहरू निस्किन सकेका छैन राम्रो नमुनाको मुक्तक लेख्न बाहिर निस्किन सकेका छन् जसले लेखेको छ लुकाएर राखेका छ होइन अब लुकेको छ अब अलिअलि फेसबुकले गरे पनि फेसबुक त सीमित आपसमा हुन्छ है त्यो बेग्लै पक्ष छ तर फ्युचर चाहिँ मुक्तको राम्रो छ किनभने मुक्तकले आम मान्छेलाई प्रभाव पार्छ मैले त लाख लाखजना मान्छेको ठाउँमा टिकापुरमा आउट अफ कन्ट्रोल भएर ओलीजीले ओलीको भाषणपछि आउट अफ कन्ट्रोल भएको मान्छेका मैले मुक्त सुनाएर एक लाख मान्छेलाई राई चाहिँ कन्ट्रोलमा ल्याएको हो मुक्तको ताकत त्यस्तो छ क्या आम मान्छेलाई आज विशेष त कार्यक्रम मुक्तक माला चार वर्ष पुरा पुगेर पाँच वर्ष लागेको यो अवसरमा हामीले हजुरलाई सम्झ्यौँ के लाग्छ कार्यक्रम मुक्तक माला यहाँसम्म आइपुग्दाखेरि कार्यक्रम मुक्तक मालालाई पर्ने सल्लाह सुझाव प्रतिक्रिया केही छन् भने हामीलाई सिटुक्का बाँडिदिनुहोस् न अब नम्बर एक त तपाईँहरूले यो कोसिस गर्नुभयो किनभने पाँच चार पाँच वर्ष अगाडिदेखि एउटा त्यो तपाईँको भिजन एफएमको पनि ठुलो योगदान हो नर्मली अब यहाँ त्यसलाई पहिले मुक्त गरौँ के हो के हो भन्ने गरिरहेको अवस्थामा तपाईँहरूले काठमाडौँमै सबै एफएमले यो यो निकाल्न सकिरहेको छैन मा तपाईँहरूले कोसिस गरिदिनु भयो त्यो एउटा ठुलो उपलब्धि हो र त्यो मुक्तमाला चलाउने तपाईँहरू र मुक्तमाला कार्यक्रम गर्न दिने भिजन एफएमलाई त्यो मैले त पहिले त तपाईँलाई धन्यवाद बधाई त भन्नै पर्यो त्यो किनभने मजाको होइन किनभने तर साहित्य भनेर अडियन्स पाइँदैन भन्ने हुन्छ तर मुक्तको चाहिँ अडियन्स हुन थालेको छ बढ्दै गएको छ तपाईँको मुक्त माला तपाईँहरूको हामी सुन्न पाउनु तर तपाईँको अनलाइनबाट जुन पठाउनुहुन्छ त हाल्नुहुन्छ त्यो सुन्ने मान्छेहरू देशभरि नै छन् मुक्त मुक्तकारहरू धेरैले त्यो तपाईँहरूको ऊ सुन्छ के अब यो मैले डाइरेक्ट सुन्न पाए पनि सुन्छ त्यो एउटा योगदान हो त्यसले गर्दा आम मान्छेमा पनि मुक्तकको ताकत शक्ति बढ्दै आउँछ है दोस्रो कुरा मुक्त विधालाई त्यसले फाइदा भयो खालि आखिरमा त बिदालाई फाइदा हुनु पऱ्यो नि त अनि लेख्ने मान्छे पनि के हुन्छ भने ए मैले राम्रो लेखेँ भने त जनता मन पर्दो रहेछ भन्ने एउटा भाव पनि जागृत हुन्छ कि जस्तो लाग्छ त्यसलाई मलाई त्यसले तपाईँलाई म यो फेरि एकचोटि तपाईँहरूलाई शुभकामना दिन्छु कन्टिन्यू गर्नुहोस् र अझ तपाईँहरूले अब हर हर पुराना नयाँ पुराना मृत्यकारहरूको पनि तपाईँको अलिक कमी व्यवस्था लाग्छ मैले अथवा मैले सुन्न पाएको हो इभन मै तपाईँका पहिलो पटक आज सम्भवतः म पहिलोपटक तपाईँहरूको कन्ट्याक्टमा आइरहेको छु भनेपछि त अब त्यसले गर्दा अलिकति पुरानो पनि सुनाएर मानक हुन्छ कि अब पुरानोमा हामी सबै राम्रो लेख्छौँ भन्ने छैन तर पुरानोको एक्सपिरियन्सले किनभने हामी विशेष गरी इन्डियाकैबाट सिकेको गजल र मुक्त किन हिन्दीबाटै हो किन फारसीबाट अरबीबाट फारसी आयो फारसीबाट उर्दू उर्दूबाट अहिले इन्डियामा हिन्दी कविता हिन्दी गजल र हिन्दी मुक्तक भनेको बेग्लै विधाई तयार भएछ जसमा पनि भनौँ न हाम्रो त्यो एसियन दक्षिण एसियन गन्ध आइसकेको छ कल्चर अब हाम्रो गजल मुक्त पनि बिस्तारै हाम्रो नेपाली गजल हुन थालेपछि नेपाली गन्ध आउँछ जसरी वाल्मिकी रामायण लक्ष्मी दासले भारतीय स्टाइलमा गरिदिनु भयो भाषामा नेपालमा भानुभक्तले पनि त गाउँ नेपालको गाउँघरको जस्तो बिम्ब र त्यो भाषा प्रयोग गरेर त त्यो त्यो भानुभक्त रामायणको महत्त्व भयो भने होइन र त्यो ट्रान्सलेट होइन नि त गद्य कविता सुन्ने आम जनता पाउनुहुन्न तर मुक्त सुन्ने चाहिँ मलाई लाग्छ गीत पछि सबभन्दा बढी बरु गजल सुन्ने आम जनताले बुझ्दैन तर मुक्तक चाहिँ मैले त मैले त भोगेँ नि त म मात्रै हो नि साप्ताहिकमा हरेक हप्ता तपाईँले पढ्नु होला त्यो लाखौँ हरेक हप्ता एक लाख कपी बिक्री हुन्छ सात एक कपीमा सातजनाले पढ्छ भने छ सात लाखले पढेर मैले एक वर्ष गर्दाखेरि त पुरै पपुलेसन कहाँ पुगेर छु नि त तिनीहरूले रुचायो क्या यङ जेनेरेसन कार्यक्रम बोलाउने मलाई माथिबाट मलाई गीत गीतकार भनेर माथि बोलाएपछि सरबाट मुक्त सुन्नुपर्छ भने त आज भर्खरका अठार उन्नाइस बाइसका एकदम पप पप कार्यक्रम <laughs> पप कार्यक्रम होइन उनीहरूले मुक्त बुन थालेछ नि त साप्ताहिकको कारणले भन्छ उनीहरू क्या अब कार्यक्रम यहाँसम्म आइपुग्दा अनि तपाईँसँग यसरी शुभकामना आदान प्रदान गरिरहँदा हामीले तपाईँका मुक्तक सुनेनौँ भने त पक्कै पनि श्रोताहरूलाई नमजा होला दुईवटा मुक्तक सुनौ न सर हामी सँगै छुट्ने बेलामा तपाईँलाई यो जब हाम्रो पहिलो अन्तरिम संविधान बनेपछि मैले लेखेको थिएँ अब अहिले त बनिसक्यो है हजुर त्यो बेलामा लेखेको एउटा सुन्नुहोस् पहिला एउटा एउटा अलिक त्रिहत्तर सालतिरको पछि सुनौँला होइन हुन्छ हुन्छ संविधानबाट संविधानबाट सम्बी झुकेर संविधानबाट सम्बी झुकेर बचेको धान लगेर सुदूरमा खुवाइयोस् संविधानबाट सम्बी झिकेर बचेको धान लगेर सुदूरमा खुवाइयोस् कानुनबाट का झिकेर कानुनबाट का झिकेर बचेको नुन लगेर कर्णालीमा पुर्याइयोस् नयाँ संविधान कस्तो बन्छ थाहा छैन त्यसैले संविधान बन्नु अघि नै अहिले सुधार गरेर नयाँ संविधानले नेतालाई मात्र लाभ दिएको कारणले भनेका छु नयाँ संविधानले नेतालाई मात्र लाभ दिएको कारणले नेपालबाट ने झिकेर नेपालबाट ने झिकेर बसेको पाल लगाएर थापाको स्वरूप छाना छाइयोस् अर्को नयाँ मुक्तक सँगै सुनौँ अब नयाँ पनि अब अहिले यत्रो वर्षमा आएर के भयो त अब मैले यो छत्तिस चौसठीमा यो भनेको थिएँ भने अब के भयो त भयो के त भन्दाखेरि मैले यो वैशाख असार साउन्त्र ल्याएर चाहिँ है हजुर हजुर चपाउँदै शहीदको सुकुटी चपाउँदै शहीदको सुकुटी लुटिरहेको हेर्नुहोस् त ढुकुटी चपाउँदै शहीदको सुकुटी लुटिरहेको हेर्नुहोस् त ढुकुटी सिंहासनमा बसी आलो पालो सिंहासनमा बसी आलो पालो लाएर ठाँडले उपर खुट्टी सिंहासनमा बसी आलो पालो लाएर ठाँडले खुट्टी धेरै धेरै धन्यवाद सर काठमाडौँबाट यो व्यस्त समय तपाईँले सुटुक्का चोरेर दिनुभयो हामीलाई कार्यक्रम मुक्तक माला चार वर्ष पुरा पुगेर पाँच वर्ष लागेको यो अवसरमा तपाईँसँग कुराकानी गर्ने मौका जोडियो धेरै शुभकामना धेरै धेरै अगाडि बढौँ एक्सप्यान्ड गरेर जाउँ मुक्त विधाको चाहिँ अब अब मुक्त विधा बलियो चाहिँ बलियो हुन्छ हुन्छ आम जनताका मुक्त विधा साहित्य अभिधा पुग्न सकेन कि मैले उपन्यास लेखेको पनि मलाई सेवना तपाईँलाई थाहा छ मेरो त्यो उपन्यास चलेको छ तर मुक्तकले जुन जम्मै छुन्छ नि एउटा उपन्यास एउटा चारजना भन्न सक्यो भने त मान्छेले त ढाल्दो रहेछ क्या <laughs> धेरै धेरै धन्यवाद सर अहिले धन्यवाद है त ल फेरि पनि शुभकामना छोपितेउ तारा जुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू पार लैजाऊ फुलहरू छोपिदेऊ ताराजु बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू वरिष्ठ साहित्यकार राजेन्द्र थापाजीसँगको कुराकानीसँगै यो गीत उहाँकै मैले तपाईँहरू समक्ष राखेँ रेलिभिजन तपाईँ सुनिरहनु भएको छ तपाईँ कार्यक्रम मुक्तकमाला नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुट्याउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ आदरणीय श्रोता कार्यक्रम मुक्तक माला चार वर्ष पूरा पुगेर पाँच वर्ष लागेको यो विशेष अङ्कमा यो समय मुक्तकार प्रकाश बस्नेतजी हाम्रो सम्पर्कमा हुनुहुन्छ उहाँसँगै म छोटो कुराकानी गर्नेछु शुभकामना आदान प्रदान गर्नेछु सर कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई धन्यवाद मदन सर मलाई तपाईँहरूको कार्यक्रममा बोल्ने मौका दिनुभएकोमा र तपाईँहरू मलाई लाग्छ तपाईँहरू वार्षिक उत्सव मनाउँदै हुनुहुन्छ तपाईँहरूको यो कार्यक्रम धेरै वर्षसम्म अनि यानि कि अजम्बरी रहोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना पनि दिन चाहन्छु धेरै धेरै धन्यवाद तपाईँलाई व्यस्त हुनुहुन्छ है म ठिकै ठिकै छु चुनावमा स्वतन्त्र उम्मेदवारी पनि दिनुभएको थियो जहाँसम्म मैले थाहा पाएसम्म हजुर वास्तवमा सही कुरा हो मैले मैले किन स्वतन्त्र आफूलाई स्वतन्त्र रूपमा उठाएँ भनेदेखि म खास कागेश्वरी मनखरा नगरपालिका वडा नम्बर दुई यो काठमाडौँ जिल्लामा पर्छ त्यहाँको वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दिएको हुँ अनि मान्छेहरूले अहिले यो पार्टीहरूबाट आक्रान्त भएर यो राज दूषित राजनीतिक वातावरणबाट अलिकति पर मान्छेले परको सोझाइ राखेको महसुस गर्दै मैले आफूलाई योग्य ठानेर उम्मेदवारी दिएको हुँ कति सफल भइयो होला कति असफल भइयो होला खास यो अहिले मान्छेहरू सबै पार्टीगत हिसाबमा लागेको र यो मैले आफूले दस दिनमा मैले एकदम राम्रो होमवर्क दिने कार्य गरेँ र दस दिनमा सबै जनताको घर घरमा पुगेर आफ्नो कार्यपत्रहरू दिएँ मैले गर्ने कुराहरूको एउटा घोषणापत्र जस्तो सबैलाई दिएँ सबैसँग अनुरोध गरेँ तिनवटा आमसभा गरेँ मैले र एउटा आमसभा चाहिँ मैले नेवारी भाषामा पनि गरेँ त्यहाँ नेवारहरूको गाउँमा बस्ती छ ठुलो गरेँ र त्यो हुँदाहुँदै पनि यो दुई दिन मौन समय जुन समय छ त्यसमा चाहिँ अनावश्यक हल्लाहरू फिजाइदिएर मेरो बारेमा फिजाइदिएर त्यो चलफिल गर्ने एउटा भएछ र मान्छेहरूलाई यहाँबाट के भन्नु हजुरहरूलाई थाहा छैन कि त्यो कसरी चुनाव जित्छन् मान्छेहरूले भनेर अनि त्यो कसैले चाहिँ प्रकाश रोशनी छोडिदिनु हो उहाँले हामीलाई सपोर्ट गर्दै हुन्छ भन्ने हुनुहुँदो रहेछ कसैले पनि उहाँ भोट काट्न उठ्नुभएको हो त्यस कारण उहाँलाई नदिनुहोस् भन्ने हिँड्नु रहेछ अब स्वतन्त्र हिँड्नु त म मात्रै छु मेरो फेरि कोही माहौल त्यहाँ छैन अनि त्यस कारण मैले त्यो दुई दिनमा धेरै गुमाएँ पनि म आफूलाई सक्षम भएको कान्छु जति कम मत ल्याए पनि किनभने मलाई त्यहाँ मान्छेहरू धेरै राम्रो रेस्पोन्स गरे किनभने चाहिँ अब तैँले यति चाँडै आएर चाहिँ अलिक भएन र तैँले अलिकति होमवर्क गराएर राम्रो हुन्थ्यो र यो अर्को पटकलाई त्यो राम्रो भएको भन्ने पनि सुने मैले त्यसको लागि म एकदम खुसी पनि छु हारे पनि यो स्थानीय चुनावमा तितो टर्रो दिन बिते पनि याद भने स्वादिलो बटुल्नुभयो हजुर एकदमै सही साहित्यको मान्छे राजनीतिक माहौलमा कसरी प्रवेश गर्नुभयो एकदम राम्रो प्रश्न सोध्नुभयो तपाईँले राजनीति र साहित्य दुईवटा बेग्लै बेग्लै भए पनि एकले अलग अर्कोलाई अलग गर्न नसकिँदो रहेछ किनभने जो साहित्य लेख्छ उसलाई देश दुख्छ उसलाई देशको मान्छेहरूको पीडा दुख्छ अनि त्यो मान्छेहरूले दुःख पाइरहेको उसले हेर्न ध्यान दिनु रहेछ यो साहित्य लेख्नेहरू अथवा साहित्य पाठकहरूको यो मनमा हुने कुरा उनीसँग एकदम संवेदना हुने कुरो हो अनि यो देशले कति हामीले मैले नै अब छयालिस सालमा परिवर्तन भोगेँ फेरि बैसठी त्रिसठीमा भोगेँ अहिलेसम्म आउँदाखेरि यो तिस वर्ष जतिको दौरानमा मैले कति अन्याय जति जो धनी झन् धनी हुँदै गइरहेका छन् गरिब झन् गरिब हुँदै गइरहेका छन् अनि यो यत्रो परिवर्तन भइसक्यो तर देशको खासै परिवर्तन भएन यहाँ लुटाहरूको मात्रै परिवर्तन भएको मैले महसुस गरेँ र मैले पनि आफ्नो क्षेत्रलाई यो क्षेत्रबाट जुन मैले अनुभव बुझेँ साहित्य क्षेत्र मैले लागेर आफ्नो संवेदना अरूहरूको संवेदना मैले बुझेँ अरूहरूको पीडाहरू दुःखहरू मैले बुझेँ त्यो मात्रै लेख्नु मात्रै होइन अब आफू अलिकति अगाडि बढेर के गर्ने हो कि लेख्नु त समस्या अर्को पाटो भनेर म अगाडि बढ्न चाहेको हो आज थोरै मुक्तको कुरा पनि गरौँ हामी मुक्तक मालामा छौँ पछिल्लो समयमा मुक्तकको लोकप्रियता व्यापक छ टिकटमा मुक्तक वाचन पनि भइरहेका छन् विभिन्न ठाउँमा कार्यक्रम मुक्तक केही भइरहेका छन् यो माहौललाई कसरी लिनुभएको छ तपाईँले खास अहिले म पछिल्लो समयमा मात्रै होइन मलाई जहाँसम्म लाग्छ आजभन्दा तिस वर्षभन्दा अगाडि मैले सुनेको थिएँ विशेष साथीहरूले पोखरामा मुक्तक एक रुपियाँ प्रवेश शुल्क एक रुपियाँ राखेर मुक्तकहरू सुन्ने सुनाउने काम गर्नुहुन्थ्यो उहाँको नाम विश्व नै हो मलाई जस्तो लाग्छ त्यति बेला त्यो माहौलमा सरभक्त सरहरू पनि हुनुहुन्थ्यो भन्ने चाहिँ विशेषज्ञले गर्नुभएको हो र मुक्तकको लोकप्रियता एकदम बढेको छ यो अहिले टिकट काटेर जाने क्रम पनि यो टिकटमा हामीले जुन सुन्छ छ त्यो खासै सुन्छ होइन हामीले मुक्तकको विकासको लागि मुक्तकको उत्थानको लागि यो पनि साहित्यको एउटा बिरा भएको हुनाले यसको उत्थानको लागि यसो गर्नु एकदम राम्रो हो र यो माहौल त्यहाँ जुट्छ पनि र मुक्तक चाहिँ एउटा यस्तो विधा रहेछ यो कवि गोष्ठीमा कविता सुन्दाको <clears throat> मजाभन्दा त्यही कवि गोष्ठीमा एकजनाले मुक्तक सुनायो भने त्यसले बढी पार्ने भएको हुनाले यसको विकासको अथवा यसको उर्वरताको पनि म भविष्य देख्छु यो निकै राम्रो कुरा हो यो मुक्तकको अहिले भूमि एकदम उर्वर हुँदै गइरहेको छ र अहिले एकदम राम्रा राम्रा मुक्तकारहरू हुन त म म वर्षले अहिले पैँतालिस कटेँ पैँतालिस गर्दैछु र अहिलेका नयाँ पिँढीहरूले लेखेका मुक्तहरू यति राम्रा मुक्तहरू आएका छन् अब त्यो भनेरै साध्य छैन त्यस्तो राम्रो मुक्त गएको छ मुक्तको यो जुन छ माहौल छ एकदम राम्रो हो यो बसाल्नुपर्छ यो बसा हामीले जुन त्यो पहिला पुरानो धारामा लेख्ने पनि चलन थियो अब त्यो चलन अध्यावधि छँदैछ हामी पनि त्यस्तै फलोअर भएर गइरहेका छौँ लेखिरहेका छौँ र यो मुक्त अहिले नयाँ पारामा लेखेका छन् मान्छेहरूले जस्तो अहिलेका नयाँ पिँढीले त्यसको लागि मुक्तको यो क्षेत्र एकदम विशाल एकदम राम्रो एकदम यसको भविष्यमा त एकदम उर्वर देख्छु यो टिकट काटेर जाने पनि एकदम राम्रो हो मलाई जस्तो लाग्छ मुक्तकको मिठासलाई मन पराएरै होला सम्पूर्ण साहित्यिक मनहरूले मुक्तकलाई साहित्यको चटनी पनि भन्नुहुन्छ यति हुँदाहुँदै पनि प्रकाश सर यो मुक्तकको जुन बजार छ नि त्यो बजार चाहिँ हामीले पाइराखेका छैनौँ तपाईँले मुक्तक सङ्ग्रह निकाल्नुभयो भने तपाईँको क्षेत्रमा मात्रै मुक्तक सङ्ग्रह उपलब्ध हुने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उक्तक सङ्ग्रहलाई हामीले चाहेर पनि पुर्याउन सकिरहेका छैनौँ के देख्नुभएको छ यो मुक्तकको बजार जसरी मुक्तकको उचाइ चुलिएको हो त्यसरी नै चुलिन कति समयसम्म पर्खिनुपर्ने हो हामीले यहाँले एकदम सही जायज कुरा राख्नुभयो म यो मुक्त को बजार हो बजार हामी जस्तो हामी आफै पैसा खर्च गरेर थाप्यौँ भनेदेखि हाम्रो वितरण संयन्त्र छैन हामी कहीँ कहीँ कहाँ कहाँ वितरण गर्न सक्छौँ पाँच छवटा पसलमा राखेर काठमाडौँको न्यु रोडमा राखेर पोखराको गोर्खापत्र बाजिकोमा राखेर र नेपालगञ्जको एउटा पसलमा राखेर मात्र हुँदैन त्यहाँ पुर्याउनु पनि हाम्रो पहुँच हुनु पर्यो मेन कुरो त्यो हो एकदम समस्याको कुरो यो हो अनि प्रकाशकहरूले मैले यही मुक्तको लागि मुक्त प्रकाशनको लागि ठ्याक्कै एक वर्ष हुन आएको मेरो एक वर्ष अगाडि तयार कार्यक्रम हुन्छ एकजनासँग दुई सयवटा संयन्त्र छन् वितरण गर्ने तपाईँले मुक्त तपाईँकै लगानीमा छाप्नुभयो भने हामी दस पन्ध्र दिनमा छापिदिन्छौँ र दुई सयवटा हाम्रो संयन्त्रहरू छन् देशभरि त्यहाँ पुऱ्याउन पुऱ्याउन सक्छौँ तर कसको पत्ला कति झुमिन्छन् या कति बिक्री हुन्छ भन्ने कुरा चाहिँ बेग्लै हो तपाईँको लगानी हो अब मैले नै हाम्रो प्रकाशनले नै लगानी गर्नुपर्छ भनेदेखि त तपाईँ क्युमा बस्नुपर्ने हुन्छ तपाईँको डेढ दुई वर्ष तिन वर्ष पनि लाग्न सक्छ भन्ने जस्तो कुरा पनि आयो तपाईँले उठाएको कुरा एकदम राम्रो हो हामी स्रष्टाहरूले जस्तो मैले एउटा कुरा गरौँ न मैले भाइरसहरू भन्ने मेरो कथा कथा सङ्ग्रह मेरो बिस महिना अगाडि विमोचित भएको हो मैले आफैले प्रकाशन गरेँ म प्रकाशक आफै हो कुनै पनि प्रकाशनहरूले त्यसलाई वास्ता गरिदिनु भएन र म आफैले गरेको र मैले यसलाई फेसबुकहरूमा पनि राखेँ र कसैले चाहन्छ भने म फ्रीमा पठाइदिन सक्छु तपाईँ पढ्न चाहनुहुन्छ भने भनेर फ्रीमा पठाएँ मैले खास राखेको चाहिँ काठमाडौँको तिन चारवटा पसलमा राखेँ र पोखराको गोर्खापत्र त्यो एउटा गोर्खापत्र बाजेको पसलहरू त्यहाँ राख पठाएँ र अन्य जो पढ्न चाहनुहुन्छ उहाँलाई मैले मेरै हुला खर्च लगाएर मैले पठाइरहेको छु अहिले चाहिँ पठाइरहेको छु लास्टमा मैले धनगढी अस्ति मात्रै धनगढीमा एउटा पोस्ट गरेँ एउटा पठाउनलाई पचास रुपियाँ साठी रुपियाँ लाग्दो रहेछ र मेरो एउटा किताब त्यतिकै भइहाल्यो त्यसरी म पठाइरहेको छु अनि यो स्थिति छ अनि मुक्तको पनि अब त्यो विमोचन स्थलमा जतिजना उपस्थित हुनुहुन्छ उहाँहरूलाई फ्री बाँडिदिने हो उहाँहरू किनभने हाम्रो मुक्त विमोचनको लागि उहाँहरू निम्त मानेर निम्त मान्नको लागि कहाँदेखि आउनुहुन्छ त्यस कारणले हामी फ्रीमा बाँडिदिन्छौँ फ्रीमा बाँडिन्छ अनि अरू भनेको त्यो संयन्त्र नभएको कारणले गर्दा निकै गाह्रो पर्छ यहाँले ठिक भन्नुभयो यहाँलाई पठाउनलाई झापा पठाउनलाई यहाँ नेपालगञ्ज पठाउनलाई पोखरा पठाउनलाई एकदम गाह्रो अवस्था छ यो चाहिँ अब एउटा प्रकाशकहरूले हेरिदिनुपर्छ अथवा भनौँ न सरकारी स्तर क्षेत्रबाट त्यस्तो केही भइदियो भने सजिलो हुन्छ नत्र भनेदेखि हामी फेसबुकमा मुक्त लेख्ने र आफ्नो सन्तुष्टिको लागि मुक्त लेख्ने किताबमै सीमित राख्ने र एउटा पाँच सय प्रति छाप्यो भनेदेखि अब कवि गोष्ठीहरूमा चाहिँ बाँडिदिने साथीहरूलाई लगाएर त्यो बाँड्न पनि दुई तिन वर्ष लाग्ला त्यस्तो त्यस्तो अवस्था हामीले भोग्नु परेको छ मैले भोगेको पनि छु ओहो पक्कै पनि हामीले मन परेका लेखकका मुक्तक सङ्ग्रहहरू बजारमा किनेर पढ्न पाउन त भनेर चाह राख्दा राख्दै पनि पाउँदैनौँ अनि नवसर्जकहरूले मुक्त के हो मुक्त कसरी लेख्न सकिन्छ भनेर मुक्तकारहरूको बुक पुस्तक पसलमा गएर खोज्नुभयो भने पनि पाउन मुस्किल छ यही कुरालाई मैले थोरै तपाईँबाट पनि लिन चाहेको थिएँ हामी आज विशेष त मुक्तकमालाको चौथो वर्ष पुरा पुगेर पाँचौँ वर्ष लागेको यो अवसरमा छौँ आजको यो कुराकानीलाई बिट मार्नु अघि तपाईँबाटै तपाईँको दुईवटा मुक्तक सुनेर नै विदा माग्यौँ कि जस्तो लाग्यो हामी पुनः अर्को कुनै बसाइमा पुरा एक बसाइ नै बस्नेछौँ तपाईँसँग आजलाई भने हामी कार्यक्रममा छोटो मिठो शुभकामना आदान प्रदान गरिरहेका छौँ तपाईँको दुई मुक्तक सुनौ न हामी हुन्छ म त्यहाँ धेरै धन्यवाद मलाई मुक्तक राख्ने अनुमति दिनुभएकोमा र मेरो पहिलो मुक्तक छ बालक हाँस्दा आफ्नो शैशव देख्छु म बालक हाँस्दा आफ्नो शैशव देख्छु म मुलुक हाँस्दा आफ्नो वैभव देख्छु म बालक हाँस्दा आफ्नो शैशव देख्छु म मुलुक हाँस्दा आफ्नो वैभव देख्छु म तिमी हेलिकप्टर हेर्दै सरकार आयो भन्छौ फाटेको पालबाट त मधुर कैटक देख्छु म दोस्रो मुक्तक गीत मिल्छ मन मिलेपछि महिना किन चाहियो मन मिलेपछि महिना किन चाहियो आफ्नो भन्नेलाई महिना किन चाहियो मन मिलेपछि मैना किन चाहियो आफ्नो भन्नेलाई होइन किन चाहियो म देख्छु मेरो बिम्ब तिम्रो नजरभरि फुटेर गइजाने जाने किन चाहियो फुटेर गइजाने होइन किन चाहियो कार्यक्रम मुक्तक मालालाई नजिकबाट निहाल्नु भएको छ कार्यक्रम मुक्तक मालामा तपाईँ पनि प्रत्यक्ष रूपमा जोडिनु भएको धेरै भइसक्यो अन्त्यमा भनिदिनुहोस् न कार्यक्रम मुक्तकमाला के कस्तो लाग्छ कार्यक्रम मुक्तक माला कस्तो भयो भने अझ राम्रो हुन्छ थोरै सल्लाह सुझाव प्रतिक्रिया केही छन् भने हामीलाई बाँडिदिनुहोस् न हुन्छ खास म समय मिल्दा यो मुक्तकमालालाई छुट्याउँदिनँ र त्यति बेला सुनेको घरमा मैले कमेन्ट गरिहाल्नु पनि मलाई त्यति लागेन तैपनि तपाईँहरू जस्तो युवाले मुक्तकलाई एउटा नेपाली नेपाली साहित्यको एउटा छुट्टै विधालाई यसरी लागि परेर त्यसरी आफूलाई त्यसमा समर्पण गरेर लाग्नु भएको छ यो साँच्चै सराहनीय कुरा छ र यसैलाई निरन्तरता दिँदै होला यसैलाई अझ कसरी राम्रो बनाउन सकिन्छ त्यसमा तपाईँहरू सोच्न सक्नुहुन्छ सोचिरहनु भएको मनन गर्दै जानुहोस् र यो कार्यक्रमलाई यसै गरी चलाउँदै लानुभयो भने तपाईँको कार्यक्रमले पनि अझम्बरिता प्राप्त गर्छ र मुक्त यो मुक्तको एउटा उत्थान र विकासको लागि तपाईँहरूको कार्यक्रम सबै कोषे ढुङ्गा बन्न सक्छ भन्ने मलाई लागेको छ खास मैले दिनुपर्ने कुनै त्यस्तो सुझाव देखिनँ मैले धेरै धेरै धन्यवाद यो अमूल्य समय तपाईँको हामीलाई दिनुभयो सर फेरि फेरि पनि कार्यक्रम मुक्तक मालामा यसरी नै कुराकानी गर्ने मौका जुरिरहोस् हाम्रो अहिलेलाई पनि छुट्छौँ उहाँ हुनुहुन्थ्यो मुक्तकार प्रकाश बस्नेत गफाडीजी स्थानीय तहको निर्वाचनको पनि थोरै कुराकानी उहाँसँग गर्न भ्यायौँ कार्यक्रममा हामीले हामी कुराकानीकै क्रममा छौँ र अबको क्रममा म मुक्तकार नारायण नेपालजीसँग तपाईँको भेट गराउँदैछु केही समय अघि मोड नै आउनुभएको बेलामा उहाँसँग मैले छोटो भलाको सारी गरेको छु यही कार्यक्रमको वार्षिकोत्सव विशेष सन्दर्भमा अबको क्रममा नारायण नेपालजी मुक्तकार नारायण नेपालजीसँगको छोटो कुराकानी तपाईँहरू समक्ष राख्दैछु श्रोता सर कार्यक्रममा स्वागत छ तपाईँलाई धन्यवाद कार्यक्रम मुक्तकमाला चार वर्ष पुगेर पाँच वर्ष लागेको छ यस यसबीचमा कार्यक्रम मुक्तक माला सुन्दै गर्दा तपाईँलाई मनमा लागेका कार्यक्रम मुक्तक माला सम्बन्धी कुनै सल्लाह सुझाव प्रतिक्रिया छन् भने सुरुवातमै सुटुक्क बाँडिदिनुहोस् न वास्तवमा यो अवसरका लागि त तपाईँले म धन्यवाद दिन चाहन्छु प्रिय भाइ मदनजी तपाईँलाई कार्यक्रम असाध्यै मनमोहक छ यो मनजेयी छ खास गरी र संरचनागत हिसाबले प्रेषकहरूका कुरा आफ्ना जे जस्ता तवरले प्राप्त भए पनि प्राप्त भएका मुक्तकहरूलाई जीवन्त पारेर प्रस्तुति दिने यहाँको शैली मलाई असाध्यै मन परेको छ र म पटक पटक यहाँबाट प्रसारित भइरहने मुक्तकहरूमा आफ्ना पनि केही रचनाहरू राख्न पाइरहेको छु त्यो एउटा प्लेटफर्म अरू धेरै धेरै भाइ बहिनीहरूले नै पाउनुभएको छ साथीहरूले पाउनुभएको छ सर्जकहरूले पाउनुभएको छ धेरैभन्दा धेरै सर्जकहरूलाई समेट्ने यहाँको प्रयास र छुट्टै आफ्नो एउटा मौलिक प्रस्तुतिपन जोसुकैको मञ्च हुन्छ म पनि खुसी छु र यहाँको यो वर्षगाँठ जो स्थापना दिवसका रूपमा मनाइरहनु भएको छ त्यसका लागि पनि म धेरै धेरै धन्यवाद दिन्छु शुभकामना दिन चाहन्छु उत्तरोत्तर यहाँको जुन यात्रा छ अविरल जारी रहनेछ धेरै धेरै नै शुभकामना आदरणीय श्रोता केही समय अघि नारायण नेपालजीको मुक्तक संग्रह मुक्तक मन्जरी पनि फाटक समक्ष आइसकेको छ थोरै यो संग्रहको बारेमा पनि बताइदिनुहोस् न हाम्रा श्रोताहरूलाई हामी कुराकानी गरिरहेको यो समयमै वास्तवमा आफ्ना कुराहरूको आफै मूल्याङ्कन वर्णन गर्न यो एउटा अवसरको रूप जस्तो पनि मैले ठानेको छु र भन्दै गर्दाखेरि वास्तवमा यो मुक्तकिलो भइदिने मन कुनै न कुनै किसिमले सिर्जनामा आओस् र वास्तवमा मुक्तकिलो वा मुक्तकियो जो मन छ हर मनको त्यो एउटा द्योतक हो र मैले पनि अग्रज स्रष्टाहरूका साहित्यिक टुक रचनाहरू र खास गरी लघु काव्यका प्रकारमा मुक्तकहरू सुन्दै प्रभावित हुँदै आउँदा मैले पनि वास्तवमा आफूलाई रोक्न नसकेर मनका तरङ्गहरू यसरी मैले एउटा सङ्ग्रहको रूपमा ल्याउने मौका पाएको हो यहाँहरू जस्तै सर सहयोग गरिदिने शुभचिन्ता व्यक्त गर्नुहुने महानुभावहरूले मैले सहयोग पाएको छु प्रकाशनका लागि शब्दार्थ प्रकाशन प्रमुख जो भूमिका निर्वाह गर्नुभएको छ मुक्तकार त्यहाँ रहनुहुने विनयदायलाई पनि म नमन गर्न चाहन्छु वास्तवमा साहित्यका कुनै न कुनै किसिमले गतिविधिहरू अगाडि आइरहेका छन् त्यसमा मुक्तक पनि वास्तवमा एउटा अहिले असाध्यै जनप्रिय लोकप्रिय र अभिव्यक्तिको एउटा चोटिलो सशक्त माध्यम बन्दै आएको क्रममा मैले पनि आफ्ना विचारको एउटा चोट हान्ने पुर्याउने एउटा पाठक श्रोतासम्म लाने एउटा जमर्को स्वरूप नै वास्तवमा यो आएको छ आशा छ यसलाई अझ परिष्कार र संस्करणहरू निकाल्दै गर्दाखेरि अझ माझ्दै म ल्याउनेछु र चोटमाथि अझ प्रहार तेज गर्ने अभियान जारी छ हामी मुक्तक मन्जरीभित्रबाटै अब भने केही मुक्तक सुन्नेछौँ मुक्तक सुनौ उमारन सर सर्वथा सबै कुरा बुझ्ने बच्चा हुँदैन सर्वथा सबै कुरा बुझ्ने बच्चा हुँदैन फेरि सबै बच्चाको दिमाग कच्चा हुँदैन बुद्धिको कुरामा उमेर नआउन सक्छ बुद्धिको कुरामा उमेर नआउन सक्छ कतिपय हाम्रै बुझाइ सच्चा हुँदैन सच्चा हुँदैन अर्को मुक्त सुन्नेछौँ सँगै हामी यो अलिकति राजनीति देशको समसामयिकता सायद मैले बोल्ने प्रयास गर्दै थिएँ बादशाह त के खेल गुलाममा चल्छ इक्कामा चल्छ बादशाह त के खेल गुलाममा चल्छ इक्कामा चल्छ पत्तीको दाउ र भाउ यो तास खेल्नेको ठेक्कामा चल्छ बादशाह त के खेल गुलाममा चल्छ इक्कामा चल्छ पत्तीको दाउ र भाउ यो तास खेल्नेको हेक्कामा चल्छ प्रदेश मात्र होइन धेरै कुरा बनाउन सकिन्छ यो देशमा प्रदेश मात्र होइन धेरै कुरा बनाउन सकिन्छ यो देशमा जब यहाँको स्रोत र व्यवस्थापन आफ्नै ठेक्कामा चल्छ आफ्नै ठेक्कामा चल्छ धन्यवाद धेरै धेरै धन्यवाद तपाईँलाई यो समय कार्यक्रम मुक्तक मालालाई दिनुभयो छुट्छौँ अहिलेसम्म हजुर हुन्छ खुसी लागेको छ कार्यक्रम जारी रहोस् फेरि शुभकामनाको शब्द दोहोऱ्याउँदै धन्यवाद दिन चाहन्छु नमस्कार वरिष्ठ मुक्तकार राजेन्द्र थापाजी प्रकाश बस्नेत गफाडीजी नारायण नेपालजी उहाँहरूसँगको विशेष कुराकानी श्रोता आजको बसाईमा मैले तपाईँहरू समक्ष राखेँ उहाँहरूसँगको बलाकुसारी सँगसँगै कार्यक्रम मुक्तकमालाको अन्त्य अन्त्यतिर हामी आइसकेका छौँ कार्यक्रम मुक्तकमालाको यो विशेष अङ्क तपाईँलाई कस्तो लाग्यो हामीले तीनवटा अङ्क तपाईँहरू समक्ष विशेष अङ्कको रूपमा राख्यौँ श्रोता आगामी अङ्कबाट भने तपाईँहरूले नि Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका स्वादिला कुलिया रसिला कसिला मुक्त खराबहरू म कार्यक्रममा जोड्नेछु आशा छ तपाईँको सहभागिता कार्यक्रममा पहिले झैँ व्यापक बन्नेछ कार्यक्रमलाई यो स्थानसम्म ल्याइ पुर्याउनको लागि तपाईँहरूले दिनुभएको माया तपाईँहरूले दिनुभएको साथ सल्लाह सुझाव प्रतिक्रिया हामीलाई यसरी नै आगामी दिनमा पनि मिलिरहनेछ भन्ने हाम्रो आशा हाम्रो विश्वास अनि हामी तपाईँहरू समक्ष यसरी नै मुक्तको मिठास छरिरहन पाऊँ छरिरहन सकौँ यही कामना गर्दछु कार्यक्रम मुक्तक मालालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरू मुक्तक यात्रा फेसबुक परिवार त्यस्तै कार्यक्रमलाई विभिन्न ब्लगमा र युट्युबमा राख्नुहुने मुक्तकार रामशरण श्रेष्ठजी रमेश तिवारीजी प्रदीप बस्नेतजी र मलाई सवाल जवाफमा साथ दिनुहुने टिका पोखरेलजी र सुस्मिता पोखरेलजी तपाईँहरूलाई धेरै धेरै धन्यवाद हामी सधैँ सधैँ यसरी नै सँगै सम्पूर्ण श्रोताहरू समक्ष कार्यक्रमलाई लिएर जान पाऊ लिएर जान सकौँ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्समा हामी तपाईँहरू समक्ष आउन सकौँ प्रविधि समेसनको मित्र कविता श्रेष्ठजीलाई पनि म धेरै धेरै सम्झन चाहन्छु उहाँकै साथले उहाँकै मायाले कार्यक्रम मुक्तकमाला अबै राति एघार बजीसम्म तपाईँको रेडियो सेटमा आउने गर्छ यही माया यही प्रेम यही स्नेह यसरी नै रहिरहोस् बन्ने कामना गर्दै आजलाई भने कार्यक्रम मुक्तक मालाबाट म मदन भण्डारी बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा फरुन् शुभरात्रि जय मुक्तक शुभकामना